उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति सवा नौ बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ कार्यक्रम श्रुति सम्वेगमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी नीलम कार्की निहारिकाको कथा संग्रह बेली लिएर आएका छौं आज हामी बेलीभित्रका केही कथाहरू सुनाउनेछौ बेली कथा संग्रह अठारवटा कथाहरू संग्रहित नीलम कार्की निहारिकाको गत वर्ष प्रकाशित कथा संग्रह हो नीलम कार्की निहारिका हाल अमेरिका रहँदै आउनुभएको छ कथा संग्रह बेलीबाट पहिलो कथा हामी सुन्छौं जेल मान्छे शीर्षकको कथा आँखा खुल्न साथ खोज्छ राति सुत्दा साथ लिएर सुतेको थियो आमा चाहिँ निधाएपछि अलि पर राखिछ आफू एक्लै हाँस्छ साह्रो खुसी छ अहिले सबैलाई देखाइसकेर पनि दोहोऱ्याएर देखाउँदै हिँड्छ नेता अङ्कल छन् उनैबाट पाएको हो यति विघ्न खुसी पत्रिका पढिरहेको बेला सोध्या थियो कसरी आउँछ फोटो यसमा नेता अङ्कलको फोटो छापिएको थियो पत्रिकामा अङ्कलले भनेका थिए फोटो खिचेर छाप्ने हो मेरो र आमाको पनि आउनु मिल्दैन त्यो दिन केही बोलेनन् नेता हाँसे मात्र खेल्दै पत्रिकामा शीर्षक थियो आमासँगै जेलमा सजाय भोग्दै नाबालक उसलाई तल लेखेको विवरण त थाहा भएन तर आफ्नो फोटो देखेर ऊ खुसीले उफ्रियो गा ता नि नि ता गा दा गा त्यो पत्रिका आफू शुद्ध पनि साथै हुन्छ मैलो पुरानो जस्तो भइसकेको छ केही दिन अगाडिसम्म भुल्लाको बल खेल्थ्यो अहिले प्लास्टिकको बल पाएको छ त्यसमा पनि थप खुसी छ ऊ बललाई साथी भन्छ कपडाको गुडियालाई साथी भन्छ अनि रातिमा आउने जुन ताराहरूलाई साथी भन्छ कुरा गर्छ उनीहरूसँग ऊ त्यहीँ जन्म्यो छ वर्ष पहिला त्यही हो उसको संसार बाहिर के छ उसलाई थाहा छैन छत नभएको खाली भागबाट जति देख्छ उसको भागको आकाश दस पनि जमिनमा घर टहरा बाहेक पर्खालले घेरेको बाँकी रहेको जमिन उसको भागमा परेको टेक्ने धरती त्यहीँ गाडियो उसको सालनाल त्यहीँ सर्यो बामे टुकुटुक हिँड्यो अहिले दगुर्ने भएको छ तर कोही आफ्नो उमेरको छैन खेल्न वयस्क छन् बुढाबुढी पनि छन् सबै कम्तीमा एक अभियोगको पगरी लागेका मात्र छन् अझ पत्रिकामा उसको फोटो आएपछि त झन् नजिकको मान्छ उसलाई उसकी आमा छ साढे छ वर्षदेखि सजाय भोगिरहेकी छ अग्लो पर्खालले गरेको धरती टेक्यो उसले आमाले न्वारन बिना नाम राखी कर्म त्यसैले कर्म भनेर बोलाइदियो मात्र भने पनि अर्को दङ्ग पर्छ कर्म पनि आफ्नै आमासँगै सजाय भोगिरहेछ तर आमाको सजाय कम हुने होइन दुवैले भोग्दैमा वनमा जन्मिएको हुर्केको भए वन मान्छे हुने थियो जेलमा जन्मिएको भएर जेल मान्छे यो नाउँ जेलरले राखेको जेलर त्यही भनेर बोलाउँछ उसलाई जेल मान्छे उसँग न खेल्ने मान्छे साथी छ न त बोल्ने नै तिन वर्ष पुरा भएर चार लाग्दा बल्ल बोल्न थाल्यो सबैले भन्थे यो लाटो हुन्छ अहिले शरीरको उचाइ हेर्दा लाग्दैन यो छ वर्षको अहिले बोल्न सक्छ बोलीमा धेरै उसको प्रश्न मात्र हुन्छ उसँगै शब्द धेरै छैनन् कुरा गर्नको निम्ति उसँगै भएको बेलामा कोही बोलेमा प्रत्येक वाक्यपछि उसलाई जवाफ दिनुपर्छ शब्दको अर्थ कोही गाली गर्छन् कोही पिट्छन् कोहीले उसकी आमालाई चेतावनी दिन्छन् तेरो छोरालाई सम्झा भनेर सम्झाउँछे पनि यसो नगर्नु भनेर तर एक दिन एकछिन मान्छ फेरि उस्तै भइहाल्छ एक दिन पाँच छ सातजना कैदी एकै ठाउँमा धागो बनाएर बसेका थिए एउटीले गाउँ गो हुँदा कुवामा कोस हिँडेर पानी लिने जाँदा भूत देखेको कुरा गर्दै थिए सबै उत्सुक भएर सुनिरहेका थिए तर कर्मीको प्रश्न सुरु हुन्छ भूत के हो कस्तो हुन्छ कुवा के हो गाग्री के हो कसैले सुनेन उसको प्रश्न सुनेर पनि नसुने चाहिँ गर्न खोजे उसले झन् ठुलो आवाजमा सोध्न लाग्यो कुवा के हो गाग्री के हो भूत के हो यो सावित्री छोरालाई सम्झाउनु है उता लिएर जानु नि अहिले यो कति अटेरी छ पछि कतिको ज्यान लिने हो आफूलाई गाली गरेको हो भन्ने बुझ्यो तर अर्थ बुझेन बुझ्ने कोसिस पनि गरेन सावित्रीले चड्कन दिएका गालामा उसको अनि आज पर लगेर भने तिमीलाई पिट्न मन लाग्दैन तर पिट्नुपर्छ तिमी ज्ञानी भइदेऊ रोयो खुबै रोयो त्यही दिन आमाले आफ्नो पछ्यौरा च्यातेर एउटा गुडिया बनाइदिए साथी भनेर दिए ऊ खुसी भयो धेरैजसो एक्लै हुन्छ कि आमासँगै कहिलेकाहीँ नेता अङ्कलसँग उसले जानेको सम्बोधन अङ्कल महिलालाई दिदी अनि आमा जेलर लगायत अरू सुरक्षाकर्मीलाई सर भन्छ योभन्दा बाहेक नाता सम्बन्ध दाजुभाइ बाबा मामा हजुरबुबा हजुरआमा के हो थाहा छैन उसलाई आमा लगायत जेलका बन्दीहरू धागो बनाउने काम गर्थे दुई पैसा आर्जन गर्थे ऊ पनि आमासँग धागो बनाउन खोज्छ आमासँग प्रश्न गर्छ यो धागोले के गर्ने गर्छ यो धागो के गर्ने हो लुगा बनाउने कसरी बन्छ लुगा मलाई बनाइदिनुहुन्छ आज पनि प्रश्न छ आमासँग उही प्रश्न बाहिर कहिले जाने बाहिर जानुहुन्न हुन्न किन धेरै डरलाग्दो हुन्छ राक्षस बस्छ राक्षस भनेको के हो मान्छेलाई दुःख दिन्छ के कसरी सताउँछ कि कसरी सताउँछ जे पनि गर्छ अर्कालाई दुःख दिन्छ एक बारको जन्म मान्छेको चोला नर्क बनाइदिन्छ अरू के के गर्छ तेरो टाउको गर्छ चुप लागेर बस्न सक्दैन एकछिन सावित्री रिसाउँछ एकछिन त चुप लाग्छ फेरि सुरु हुन्छ मान्छे पनि त हुन्छ बाहिर के त नेता अङ्कललाई भेट्न आएको मान्छे होइन हो कस्तो हुन्छ त राक्षस हेर्दा मान्छे जस्तै हुन्छ चिनिँदैन कि कसरी थाहा पाउने त केही बोल्दिनँ सावित्री ला अङ्कललाई भेट्न आएको मान्छे हो कि राक्षस हो कि त्यसो भएकाले बाहिर जानुहुन्न है राक्षस हुन्छ त्यहाँ यसै गरी हुर्केको छ कर्म त्यो दिनदेखि बाहिर जाने भनेर दुःख कहिले पनि दिएन उसले एक दिन एक कैदीलाई भेट्न आएका थिए ओकिल र आफन्ती फलामको बारभित्र बाहिर थिए उनीहरू अलि नजिक थिए मानौ मुख जोडे जस्तो कुरा गर्दै थिए कर्म दगुरेर गएर भित्रकोले बोलायो आउनु यता आउनु उसले कुरा नसुने चाहिँ गर्यो कुरा गरिरह्यो कर्म झन् नजिक गएर भन्यो अङ्कल तपाईँलाई थाहा छ यिनीहरू मान्छे हो कि राक्षस राक्षस मान्छे जस्तै हुन्छन् अरे आमाले भनेको कोही कोही नबोलेपछि कर्म नै बोल्यो यिनीहरू राक्षस पनि त हुन सक्छन् अङ्कलले रिसले आँखा देखेन जोडसँग धकेलिदिन्छ कर्मलाई ऊ लड्यो अलि पर पुगेर वकिल साहब यो केटा पागल छ आमा चाहिँ के के सिकाउँछ के के आमा चाहिँ पनि आफै बौलाइ जस्तै छ यो पनि उस्तै निमोटेर फालो चाहिँ लाग्छ यहीँभित्र छ यसकी आमा लोग्ने मारेर जेल परे कि ऊ लड्यो चोट लाग्यो घुँडामा चोट लागेर रगत बगेको छ उसको मनमा अब अर्को प्रश्न छ लोग्ने भनेको के हो सोध्यो आफूलाई गाली गर्नेसँगै पनि सोध्यो मेरो नजिक नआ भन्नेसँग पनि सोध्यो कोही बोल्दै बोलेनन् कोहीबाट जवाफ आयो तेरि आमासँग सोध्न भात खाने बेला सोध्यो आमालाई दर्जन पटक सोधिसकेको प्रश्न उही प्रश्न लोग्ने भनेको के हो उत्तर नआउँदासम्म भातको भागमा हात लागेन आमाले भनिन् जोसँग बिहा गरेको त्यो लोग्ने हो बिहा भनेको के हो अब अर्को प्रश्न सावित्री केही बोलिन अर्को दिन घरिघरि सोध्यो त्यो लोग्ने के हो बिहानै सोधेको उत्तर पाएन दिउँसो त्यही सोध्यो आमा खोइ त्यो लोग्ने बाहिर पर्खाल बाहिर झुट झुट आफूले झुटो बोलेको आफैले भनेको होइन मलाई झुटो बोल्न हुन्न भनेर आफू झुट बोलेको तपाईँले मारेको हो लोग्ने किन झुट बोलेको आफू झुटी आमासँग कुनै वाक्य रहेन कर्म बोल्छ आफूले साङ्लो मार्न हुन्न पाप लाग्छ भनेको होइन अब तपाईँलाई पाप लाग्दैन कर्म फतफताइ मात्र रह्यो अझ बुझेको छैन बिहे के हो लोग्ने के हो उत्तर छैन उसले सम्झायो नि त अङ्कल तर उसलाई भेट्न मौका पर्छ पर्छ ऊ मौकाको खोजीमा रह्यो टोयलेट जाने बाहना निस्कियो जानासाथ सोध्यो एकै सासमा अङ्कल लोग्ने भनेको के हो जोसँग बिहे गरिन्छ त्यो लोग्ने हो नहेरी उत्तर दिन्छन् बिहे भनेको के हो त पत्रिकाबाट आँखा हटाएर बल्ल हेरे कर्मैलाई आज उसलाई सदाको भन्दा अर्कै देखे नेता हाँस्छन् मेरो अलिकति काम छ अनि कुरा गरौँ है ऊ उभिरह्यो बेला बेला सोध्यो सक्यो सक्यो नेता अङ्कलले भने एकछिनमा आउनु अनि सकिन्छ ऊ अलि निन्याउरो मुख लाएर गयो अर्को बाजे आएर टाढेबाट हेरेर गयो अङ्कलले लेखि नै रहेका थिए पछि जाने मौका मिलेन राति भयो आमा आज आज आमासँग कुरा गरेन चुपचाप सुत्यो बिहानको पर्खाइमा बिहान दगोरी उतैतिर तर पुरुष बस्नेतिरको ढोका खोलेको थिएन अनि फर्केर आयो दुई तिन पटक यताउता गऱ्यो आमा चाहिँ कराउँछे यो जाडोमा कति यताउता गर्छ यो केटा ऊ अलि डरायो पनि तर केही बोलेन ल यो पटक त खुलेछ ऊ फुत्त पसि पनि हाल्यो खोइ त भनेको जानासाथ उसले सोधिहाल्यो के बिहे भनेको के हो ठुलो भएपछि बिहे गर्छन् के लोग्नेसँग हो हो तपाईँको पनि छ लोग्ने नेता हाँस्छन् होइन केटा मान्छेको त स्वास्ने हुन्छ केटी मान्छेको लोग्ने ए बुझे चाहिँ गर्छ र सोध्छ कस्तो हुन्छ त त्यो कस्तो हुनु मान्छे त हो नि लोग्ने भनेको केटा मान्छे स्वास्ने भनेको केटी मान्छे मान्छे लोग्ने भनेको मान्छे हो केटा मान्छे त्यो दिनदेखि ऊ कम बोल्ने भयो प्रश्न पनि धेरै सोध्न छोड्यो उसले आमा छोराबीचको बोलचाल कम भयो राति सावित्रीले भने छोरा तिमी बाहिर जाने भनेको थियौ नि मैले साहेबलाई भनेको छु तिमीलाई बाहिर जान अब छिट्टै मिल्छ अरे तिमी त्यहाँ गएर राम्ररी पढ्नुपर्छ ठुलो ज्ञानी भन्नुपर्छ धेरै साथी हुन्छन् मान्छे माथि आकाशको जुन तारालाई साथी बनाउनु पर्दैन खेल्ने कुरा पनि हुन्छ खेलौना हुन्छ बस गाडी मोटरसाइकल कति हुन्छ अग्लो अग्लो घर हुन्छ आमा निरन्तर बोलिरहेकी छ सुत्ने बेला आमा कुरा गर्नु न भन्ने कर्मलाई अहिले मतलब छैन कहिले नसुनेको शब्द कति आए अर्थ सोधेन उसले धेरै बेर बोल्यो कर्म मिठो गरी आमा एउटा कुरा सोध्छु है सोध न आमा तपाईँको लोग्ने राक्षस थियो हेर्दा मान्छे जस्तो तर राक्षस केटा मान्छे हो कार्यक्रम श्रुति सम्वेकमा हामी आज नीलम कार्की निहारिकाको कथा संग्रह बेलीबाट कथाहरू सुनिरहेका छौं अहिले भर्खरै सुनेको कथाको शीर्षक जेल मान्छे थियो अब यसै कथा संग्रहबाट अर्को कथा सुन्दैछौ कथाको शीर्षक छ उखुबारी केही अगाडिको दृश्य रमाइलो थियो लस्करै चुलो उखुबारीको छेउमा ठुला ठुला खाल्टा खानेर बनाइएको चुलो तामाका ताउला थिए उखुको रस पकाउनको लागि अलि ओर कोल गाडिएको थियो उखु पेल्नको लागि कोल घुमाउन तम तयार थिए बलुवा पाखुरा भएका पुरुष र केही महिलाहरू उता उद्याएको हँसिया लिएर बसेका थिए एक समूह उखु तास्न लागेका थिए कम्बर पटुका बाँधेकाहरू धमाधम उखु काट्ने काम भइरहेको थियो काट्नेले उखु काटिरहेका थिए बोक्नेले भारी बोकिरहेका थिए कोही चुरोट तान्दै थिए र तानेको ठुटो साथीतिर पठाउँदै थिए केटाकेटीहरूको लागि उखु पेल्ने यो दिन रमाइलो यात्रा जस्तै हो एकै दिन पारेर पाँच सात घरको उखु काटिन्छ पेलिन्छ पकाइन्छ र खुदो बनाएर थन्क्याइन्छ बेचिन्छ खुदोलाई चिनीको रूपमा प्रयोग गरिन्छ शर्बत खान खुदो चियामा राख्न खुदो काम धमाधम भइरहेको थियो कार्यविभाजन अनुसार काट्नेले काट्दै थिए बोक्नेले बोक्दै तास्नेले तास्दै र पकाउनेले पकाउँदै धमाधम भइरहेको काम एक्कासी रोकिन्छ बगेको खोला टक्क अडिए झैँ घडीको सुई झ्वाट्ट रोकिए झैँ अबको दृश्य हाँसो ठट्टा बन्द हुन्छ उखु काट्न बारीभित्र पसेका अनि भारी ओसार्ने अनि कोल छेउ जम्मा हुन्छन् कोल घुमेको छैन अडिएको छ ठप्प स्तब्ध छ वातावरण अब के गर्ने अब के हुने हो मानौ त्यहाँ ठूलो सङ्कट आइपरेको छ विघ्न बाधा परेको छ मानौ आपतकालीन अवस्था हो समाधान के होला अनुहारहरूमा प्रश्न छन् लोके भाइलाई बलियो गरी चेपेर रुँदै बसेको छ लोके यो बेलाको सबैभन्दा ठूलो अपराधी यस्तै सात वर्षीय अबोध बालक लोकेको बाबुलाई लिन गइसकेका छन् ठूलो विपदमा झैँ दगुरेर भाइलाई अझ बढी समाउँछ लोके भाइ उसको बलियो आधार यति बेला के भयो हजुर हात जोड्दै लोकेका बाबु बस्छन् लोके लुगलुग काँपिरहेको छ भएको घटना पाक्दै गरेको खुदोको ताउलो छोइदियो लोकेले खुदो छोयो छिन्ते दमाएको छोराले खुदो छोयो मान्छेको छोराले घटना भने पनि विषय भने पनि जे भने पनि यही हो यति हो प्रलय ल्याएको घटना एक छुवाई हो अब के गरौँ कति दगुरौँ कि चिच्याएर रौँ कि लोकेको मण्डर आउँछ झन् अठ्याउँछ आफ्नो तिन वर्ष भाइलाई छिन्ते एक्कासी छोरालाई झम्टन्छन् सारा रिस व्यथा लोकेमाथि खनाउँछन् यसो नगर नाबालकलाई नकुट नपिट भन्ने कोही निस्कँदैन बाबुले छोरालाई सजाय दिएकोमा खुसी छ अनुहारहरूमा लोकी ठुलो अपराधी हो यसरी हेरेका छन् उसको अपराध उसले ताउलो छोयो भाइलाई आमाको पछ्यौरीले पिठ्यौमा बोकेर हेर्न आएको थियो उखु पेल्ने दिनको रमाइलो अरू केटाकेटी पनि थिए तर ऊ भाइलाई लिएर अलिक टाढै बसेको थियो कुनै बेला भाइ पकाउँदै गरेकोतिर गएछ भाइ आगोको नजिक पुगेर लड्छ भाइलाई लिन जाँदा चुलोको दाउरामा अल्झियो र उसलाई आगोले पोल्यो ताउलो छोइयो ठुलो भाग्यले ताउलोमा परेन दाजुभाइ लोकेको खुट्टामा पोलेको छ त्यो पोलाइको दुखाइभन्दा ठुलो दुखाइ अर्को छ अब के गर्ने हो नि यहाँ भन्ने डरको दुखाइ एउटा ठिटाले भन्यो के यस्तो वायात कुरा गरेको यो जमानामा पनि ऊ पनि मान्छे हामी पनि मान्छे कोही संसारमा नभएको कुरा उसको बाबु करायो त जान्ने भएर बढी नबोल लोकेका बाबु भने टुक्रोको भूमिमा बसेर दुवै हातले दुईतिर छोराहरूलाई हट्याएका छन् अहिले लोकेकी आमा पनि आइपुग्छन् खाउँला चाहिँ हेर्छन् लोकेका बाबु स्वास्नीलाई राईले भनेको छ किन यतातिर आउन दिस छोराहरूलाई यिनीहरूलाई यहाँ आउने अधिकार नै थिएन लोकेकी आमा दोकान साउको आदेशमा खरबारीसित घाँस काट्न गएकी थिइन् सदाझै लोकेको जिम्मा सानो छोरालाई छोडेर भाइको हेरविचार गर्ने लोकेले हो आफू जता जता गए पनि सकि सकी भाइलाई पिठीमा बोकेर हिँड्छ लोके आफूलाई दिएको जिम्मेवारी राम्ररी निभाउँछौ आमा पनि नजिकै आएर बस्छिन् टुक्रुक्क जस्तो कि त्यहाँ अपराधीहरू थपिरहेका छन् एक एक गर्दै अपराधका भागीदार हुन् सबै यस्तो लाग्छ त्यहाँको वातावरण पृष्ठभूमि लोकेका बाबु पहिला बाली गरे दमाई थिए जस जसका लुगा च्यातिन्छ या सिलाउनु पर्ने हुन्छ उसका घर घरमा पुगेर सिलाउनु पर्थ्यो वर्षभरि यसरी लुगा सिलाइदिए बापत बाली पाकेपछि अन्न पाउने गर्थे बाली उठाउँदै हिँड्थे घर घरमा त्यसरी बालीमा सिलाउने हुँदा उनी बाली गरे दमाई छिन्ते लेखमा बस्थे बेसीमा थियो कर्मथल लेखैमा एउटा बस्ती थियो त्यो बस्तीको नाम थियो दमाई गाउँ लुगा सिलाउनेलाई दमाई भनेर चिनिन्थ्यो तर त्यो बस्तीका सबैले लुगा सिलाउने काम गर्थेनन् सबैसँग सिलाउने सिप थिएन कोही खेतीपाती गर्थे कोही ज्याला मजदुरी तर दमाईहरू जे काम गरे पनि वंशले दमाई नै थिए छिन्तेको पेसा भने सिलाउने नै थियो त्यो बस्तीबाट हिँड्न समेत नपरोस् भन्थे आफूलाई ठुलो जातको हुँ भन्नेहरू तर बेसीबाट लेक चढेपछि त्यो बस्ती नछिरी कुनै निकास नै थिएन सहर जाने कुनै घरमा बुहारी सुत्केरी भएको छ भने त्यहाँ जान तयार हुनुपर्थ्यो लोकेका बाबुलाई कोही कसैका बच्चा उसले बनाइदिएको ओछ्यानमा नसुति ठुलो भएका छैनन् उसले सिलाइदिएको चोलो दौरो भोटो नलगाई हुर्केका छैनन् छिन्तेले सिलाएको लुगा नलगाई बेहुला बेहुली भएका छैनन् बेसीकाहरू भुल्ला तक्ने बेला हातले सिलाउनु पर्ने होइन भने हाती मेसिन काँधमा हालेर घर घर पुग्थे हाती मेसिन काँधमा हालेर हिँडेको बेला उनकी स्वास्नी पनि सँगै हुन्थिन् छोरा लोकेर कुम्लो बोकेर त्यहीँ कुम्लोमाथि छोरा राखेर हिँड्थिन् स्वास्नी चाहिँ यसरी तिनजना हिँड्नु भनेको अलि दिनका लागि नफर्कनु हो जुन घरमा सिलाउनु छ त्यही घरमा रात बिताउने र एक घरपछि सकेपछि अर्कोमा अनि अर्कामा यो रित महिनाभन्दा बढी चल्थ्यो उनीहरू आफ्नो खाने थाल र पानी खाने हमेसा सँगै राख्थे त्यसैमा थापेपछि घरधनी गोसानीले माथिबाट जे खाना दिने हो माथिबाट राखिदिन्थिन् तर थाप्ने भाँडा सुक्खा हुनुपर्थ्यो ओसली छ पानी छ भने छोइन्छ भन्थे आफूहरूले खाएको भाँडा माझेर घाममा सुकाउँथे दिनभर सेलाउँथे राति बाहिर दलिनमा वा गोठमाथि सुत्थे एकसरो ओढ्नेसँगै लिएर हिँड्थे फर्काँदा मकै कोदो गहुँ चामल यस्तै अन्न जे दिन्छन् उठाउँथे फर्कन्थे उनीहरूको खासै आफ्नो खेतीपाती थिएन सिलाएर नै परिवार पाल्थे सिलाइ बापत बाली उठाएर नगदमा काम धेरै कम हुन्थ्यो यो सब लोके बामी बेलासम्मको कुरा हो लोके एकपल्ट सिलाउन गएको घरमा बामी सर्दै घरको सङ्घार नागेर भित्र पसेछ त्यो बेला लोकेलाई पिटेकी थिएन आमा चाहिँले लोकेको बाबुले पिटेका थिए आफ्नै स्वास्नीलाई उनको लापरवाहीलाई देशमा परिवर्तन आयो राजनीतिक परिवर्तन समानताको कुरा भाषणहरूमा नै बढी सुनिन थाल्यो रेडियोबाट पनि समानताका गीतहरू गन्कन थाल्यो लोकेका बाबु अब काम गर्न लेकबाट बेसी बस्तीतिर झर्ने भए उतै बस्ने भए काम गर्ने ठाउँतिर अब उनी बाली गरे भएर नबस्ने भए बाली गरे दमाईको चलन हट्दै पनि गयो लुगा सिलाउँदा नगद ज्यालामा सिलाउने भए लुगा सिलाइको मूल्य तोकियो नगदमा पहिला वर्ष वर्ष दिन जति सिलाए पनि निश्चित यति बाली पाउने भन्ने थियो अब जति सिलायो यति माना यति पाथी भन्ने हट्यो सोझो भाषामा अब आफ्नो श्रम अनुसारको मूल्य पाउने भए बेसीमा पराजुली बाजेको कपडा पसल छ कपडा कोठी भनिन्छ पराजुली बाजेको कपडा कोठी दिउँसै बत्ती बाल्नुपर्ने जस्तो अँध्यारो छ र हमेसा उज्यालो थुनेर अँध्यारो पार्थे कोठी कोठी अँध्यारो बनाउनुको अर्थ हो कपडा ग्राहकले राम्ररी हेर्न नसकोस् उज्यालोमा जस्तो छामेर कपडा रोज्थे ग्राहक एक रङको भनी किन्दा कहिले अर्कै पर्छ कपडा कोठीको घर बाटो मास्तिर छ त्यसको पछिल्तिर पराजुली बाजेको खानेर सुत्ने घर ढोकाको छेउमा देब्रे कुनामा सानो झुपडी छ झुपडीको आधा भाग भित्ता होइन खुला छ आधा भाग बेरेर एक कोठा बनाइएको छ जो पाँच फिट चार इन्चसम्मको मान्छे उभिन सक्छ माथि नछोइकन त्यो बाहिरी खुला भागमा छिन्तेको खुट्टे मेसिन छ त्यसको छेउमा लुगा राख्ने झौवा छ दिनभर सिलाइएको लुगा झौवामा हुन्छ साँझभित्र लान्छन् मेसिनको तल्लो भाग रातमा पनि बाहिर नै हुन्छ माथिल्लो भाग अर्थात् मेसिनभित्र लगिन्छ कपडाकै टुक्रा टुक्रा जोडेर बनाइएको पर्दा कपडाको डोरोमै झुन्डिएको हुन्छ ढोकामा भित्र ढोकाको देब्रेतिर बाँसको खुट्टा गाडेर फलेक बिच्छाइ बनाइएको टाँड जस्तो छ लोकेका बाबु छोरा सुत्नको लागि हो लोकेकी आमा सानो छोरा लिएर भुइँमा सुत्छिन् जाडोको बेला भुइँबाट चिसो आउने हुँदा पराल परालमाथि गुन्द्री र गुन्द्रीमाथि टुक्रा टाक्री कपडा नगेर बनाएको डस्ना राखेर सुत्छिन् लोकेकी आमा पकाउनका लागि भित्र एक मुख्य चोलो छ थोरै भागमा सानो धेरै सानो चोलहरू बस्ने घर पराजुले बाजेको कोठीमा कपडा किनेपछि त्यहाँ सिलाउन दिन्छन् ग्राहक बाजे सधैँ कपडा बेच्दा कम काट्छन् पैसा पुरा लिन्छन् जति कपडा छ उनले पुऱ्याएर सिलाउनुपर्छ अनि आफूले पाएको जालाको केही प्रतिशत बाजेलाई बुझाउनुपर्छ साँझ दुईजनाको हिसाब किताब हुन्छ पराजुली बाजेको परिवारको लुगा सित्तै सिलाइदिनुपर्छ र त्यहाँ त्यसरी बस्न अनि काम गर्न दिए बापत लोकेकी आमाले बाजेको दाउरा घाँस गरिदिनुपर्छ कपडा कोठी पछाडि बाजेको खाने सुत्ने घरमा उक्लने ठाउँमा किम्बुको बोट छ किम्बुको बोटभन्दा माथि उक्लन लोकेको दाजुभाइलाई निषेध छ आमा चाहिँ उक्लन पाउँछिन् तर एकदम सतर्क भएर कतै नछोइने गरी सिलाइमा छिन्तेलाई सघाउन नपर्दा कहिले मेलापात जान्छन् छोरा बोकेर बारी छेउको खसेको आँगामा पछौरीको डाडी बनाएर सानो छोरा सुताउँछन् लोके भाइलाई हल्लाएर बस्छ त्यो बेला खाजा खाने बेला मकै भटमास रोटी जे छ माथिबाट हालिदिन्छन् उनलाई लोकेले सोच्थ्यो सबैले आफ्नो हातले झिकेर खान्छन् मेरी आमालाई टाढाबाट फालिदिन्छन् फेरि सोच्थ्यो ए हामी त दमाई मकै रोप्ने मेरी आमाले गोड्ने मेरी आमाले भाँचेर डोकाभरि बोक्ने आमाले त्यही मकै मेरी आमाले छुन नहुने लोके पनि स्कुल जाने भयो त्यसको लागि पहल गरिदिए गाउँकी एक मास्टरनी र पराजुली बाजेले तर आधा घन्टाभन्दा धेरै हिँड्नुपर्छ स्कुल पुग्न गाउँबाट जानेहरूसँग पछि पछि जान्छ उसँग साथीहरू छलिँदै हिँड्छन् बाबुले सिलाइदिएको छिर्केमिर्के झोलामा एउटा कापी किताब र सिसा कलम हालेर जान्छ आमा चाहिँ रोटी पातमा बेरेर हालिदिन्छन् खाजा भनेर कहिले मकै भटमास हुन्छ साथीहरू एक आपसको खाजा बाँडेर खान्छन् उसले लगेको कसैले खाँदैनन् ऊ एक्लै कुनामा बसेर खान्छ पहिला पहिला आमालाई प्रश्न गर्ने गर्थ्यो अहिले उसँग उत्तर छ ए म त छिन्ते तपाईँको छोरा पटक पटक सम्झने घटनाहरू एक बिहे थियो पराजुली बाजेको छोराको बेहुलाले बाजे बाले सिराएको लुगा लगाएको थियो राति आमाले उठेर कुटेको धानको चामलको टिका लगाएको थियो त्यसैले पूजा गरेका छन् त्यही चामलको होम गरेका छन् हामीलाई भने नजिक जानसम्म दिन्नन् दुई स्कुल तल होटल छ दोकान छ सबैले भित्र गएर सामान किन्छन् हामीले बाहिरबाट माग्नुपर्छ अरूले चाहिँ पैसा तिर्छौँ हामीले दिएको पैसा भित्र लान्छन् हामीलाई लान्छन् सबैले होटलभित्र बसेर खान्छन् हामीले पैसा तिरेर पनि बाहिर बस्ने खाने तिन सरस्वती पूजा हुन्छ स्कुलमा पूजाको सामान लिएर गए विद्यार्थीले उसले पनि झोलामा हालेर आफै बुनेको गर्गोलीको माला बाले सिलाइदिएको झोलामा राखेर लगेको थियो उसले माला चढाउनु पाएन झोलाको झोलामै सुक्यो माला चार ऊ बस्ने बेन्च पछाडि छ एक्लै बस्छ कुनामा अनगिन्ती घटनाक्रमश सम्झँदै जान्छ उत्तर आफैसँग छ उही उत्तर ए म त छिन्ने दमाईको छोरा तपाईँ के हो दमाई के हो लुगा सिलाउने मान्छे उसले प्रश्न गर्न थाले आफैसँग कसले बनायो होला मेरो बालाई दमाई उखुबारी छेउमा निर्णय हुँदै थियो निर्णय एक अब त्यो पाक्दै गरेको सबै उखुको रस खाल्डो खनेर पोख्ने र अर्को चुलो खन्ने निर्णय दुई छिन्ती अब पोखरी बाजेको कोटी छेउ बस्न नपाउने उसलाई खोला पारी खरबारी मुनि गोठमा सार्ने निर्णय तिन त्यो उखुको रसको नोक्सान भएकोमा त्यो पाँच सात घर परिवारको सदस्यको लुगा छिन्तेले एक वर्षसम्म निशुल्क सिलाउनु पर्ने निर्णय भयो छिन्ते कान्छो छोरा काँधमा हालेर फर्कियो लोकेकी आमाले लोकेलाई बाटो बाटो कुट्दै लिएर आए साँझको खाना बनाउँदै थिइन् लोकेकी आमा देशभर जातपातको अन्त्य भइसकेको छ र जसले जुवाछुतको भेदभाव गर्छ उसलाई कडा कडा सजाय हुने कानुन रहेको कुरा रेडियोले दोहोऱ्याइरहन्छ रेडियो फेरि फेरि उही कुरा दोहोऱ्याइरहन्छ बुट्टे खोलालेको पुरानो रेडियो लोके एकोरो रेडियोलाई हेरिरहन्छ बाहिर जुनेली रात छ लोके जुरेको उठ्छ र हातमा रेडियो टिपेर बाहिर दगुर्छ एकैचोटि झर्याममा आवाज सुनिन्छ रेडियो बज्न बन्द हुन्छ लोकेका बाबु बाहिर दगुर्छन् बाहिर हँस्या उड्याउने उजिन्डोमा रेडियोको टोक्रा टोक्रा छ लोकेको अनुहारमा भने एक सन्तोष छ कार्यक्रम श्रुति सम्वेकमा हामीले अहिले सुनिरहेको कथाको शीर्षक थियो उखुबारी यो कथा हामीले निलम कार्की निहारिकाको कथा संग्रह बेलीबाट वाचन गरेका थियौं यस कथा संग्रहका अरू कथाहरू वाचन हुने नै छन् उज्यालो सुन्दै गर्नुहोला सिधा कुरा प्रष्ट विचार उज्यालो नाइन्टी नेटवर्क कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम एचिट्युन्स र बिर्ता एफएम दरानको विजयपुर एफएम भोजपुरको रेडियो चोमोलुङमा एफएम सिन्धुलीको रेडियो सहारा खोटाङको हलेसी एफएम दोलखा जिरीको रेडियो हिमाली बर्दिवासको रेडियो दर्पण सर्लाहीको रेडियो एकता रौतहटको नुन्थर एफएम रामेछपको radio Tinlal Nuwakot FM Hetauda FM चितवनको रेडियो चितवन र रेडियो अर्पणमा पनि सुनिरहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत दमौलीको रेडियो भानुभक्त रुकुमको रेडियो सिस्ने पाल्पाको श्रीनगर एफएम गुल्मीको रेडियो रेसुङ्गा पोखराको रेडियो तरंग बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम कपिलवस्तुको रेडियो बुद्ध आवाज कैलाली टिकापुर र गुलेरियाको फुलबारी एफएम दाङको रेडियो प्रकृति एफएम भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती सुर्खेतको रेडियो भेरी दैलेखको ध्रुवतारा एफएम जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्भको आजको श्रृङ्खलामा हामी निलम कार्की निहारिकाको कथा संग्रह बेलीबाट कथाहरू सुनिरहेका छौं अब यसै कथा संग्रहको शीर्ष कथा बेली सुन्छौं ऊ एक्लै आउने भएको छ पहिला पहिला सङ्कोच मान्थे अलि निर्धक्क आउँथे मेरो ब्युटी पार्लरमा दुईवटीसँगै आउँथे यस्तै पन्ध्र सत्रका उनीहरूलाई पनि अरू कसरी ल्याइदिएका थिए कपाल काटिदिएकी थिएँ उनीहरूको आँखीमा पहिलोपल्ट मैले नै मिलाइदिएकी थिएँ त्यो बेला डराएका थिए त्यसपछि बेला बेलामा आइरहन्छन् मेरो पार्लरमा उनीहरू मैले नै गरिदियोस् भन्ने सोच्छन् नयाँ ग्राहक लिएर आए उनीहरू एक दिन धेरै बेरसम्म पनि सोचेकी थिइनँ मैले त्यो बच्ची मेरो ग्राहक होली भनेर ल दिदी यसको आइब्रो मिलाइदिनु म छक्क परेकी थिएँ यो बच्चीको आइब्रो गर्नु हुन्न यति सानो उमेरमा गर्न आँखा कमजोर हुन्छ हा यो दिदी पनि केही हुन्न गरिदिनु छाला कमलो छ गर्न मिल्दैन साउनी दिदीलाई पैसा कति धेरै भएको हो आँखो काम गर्दिनँ भन्ने उनीहरूले त्यसरी भने म धागो दाँतमा चेपेर तयार भएँ आँखी भाउ खेल्न पहिलोपटक केही रौँ तान्दैमा ऊ चिच्याएर जुरुक्क उठेकी थिएँ कुर्सीबाट मैले भनेको त हो धागो थन्क्याएकी थिएँ मैले मलाई पार्से भाषामा गाली गर्दै गएका थिए उनीहरू केही घन्टा नबित्दै फेरि आए उनीहरू अहिले उही सानी बच्ची र अर्की एक मात्र छन् ल जसरी पनि गरिदिनु साउ साउनी कस्तरी रिसाए हामीसँग सानी सरासर गएर कुर्सीमा बसेकी थिए म धागो लिएर छेउमा उभिएकी थिएँ ऊ साह्रै डराएकी थिए अलिअलि रौँ खेल्न नपाउँदै भयो भयो भन्दै उठ्थे धेरै बेर लाएर दुवैतिरको आँखी भमिलाइदिएकी मिलाइदिएकी थिएँ मैले मिलाइसक्दा दुवै आँखामाथि रातो भएर सुनिएको थियो ऊ दुवै आँखा छोपेर बसेकी थिए मैले उसको हात हटाएर क्रिम लाएर मसाज गरिदिएकी थिएँ कपाल पनि काटिदिनु रे आएकी साथीले भनेकी थिए मैले कपाल काटिदिएकी थिएँ उनीहरू नङ पालिस र लिपस्टिक पनि मेरै सोकेसबाट किनेर निस्केकी थिए अब ऊ अर्थात् बेली पनि मेरो नियमित ग्राहक भए मेरो फेसियल गरिदिनु न एक दिन बेलीले भने म भने छक्क परेँ हुन्न यति सानो उमेरमा फेसियल गर्नु पर्दैन गरिदिनु न केही हुन्न पैसा आउनु थियो मैले फेसियल पनि गरिदिएँ बेली अब एक्लै पनि आउने भए अब बेलीको अनुहारमा पुरा श्रृङ्गार हुन्छ जानी नजानी काजल लिपस्टिक रोज मलाई बच्ची बेलीको अनुहारको श्रृङ्गार देखेर अप्ठ्यारो महसुस हुन्छ यसो आइब्रो मिलाइदिन झुकेकी मात्र हुन्छु त्यो बेलीको मुखबाट रक्सीको गन्ध आयो मलाई विश्वास लागेन म पुनः झोकेँ के हो तिमीले रक्सी पिएको हो उसले सहजै भने म छक्क परेँ कहाँ खाएको काम गर्ने ठाउँमा कहाँ गर्छौ काम पल्लो चोकको साइन रेस्टुरेन्टमा क्या ए अनि किन खाएको त रक्सी साउले खा भन्छ सधैँ हो कति भयो खाना लाग्यो काममा लागेपछि के खान्छौ मेरो प्रश्नको अर्थ कुन रक्सी धेरै थरी मिलाएर दिन्छ मिसायो भने धेरै लाग्छ अरे के म दङ्ग परेर उसलाई हेर्छु जाबो जी ऊ आफूलाई अघिल्तिरको ठुलो ऐना मारेर भन्दै जान्छ बिना सङ्कोच ग्राहकले पनि दिन्छ खाना सँगै खानुपर्छ सँगै बसेर खाँदा उसलाई बढी लाग्छ अरे कि मेरी पाँच कक्षामा पढ्ने छोरी जत्री छ बेली ऊ बोल्दा म फेरि मेरी छोरीलाई सम्झन्छु झलझली के काम गर्ने हो त्यहाँ केही गाह्रो काम छैन पस्केर दिएको खानेकुरा लगेर दिने अनि ग्राहक सँगसँगै बसेर खाने हो र हो त त्यहीँ बस्नुपर्छ तर कति बुढाबुढा झन् मातिएका मेरो हजुरबुवा जस्तै दारी फुलेका बुढा पनि आउँछन् उखितित्ता हाँसे केही सम्झे चाहिँ तिमीलाई यसरी भन्न लाज लाग्दैन तपाईँ दिदीलाई भन्न के लाज ती बुढासँग त लाग्दैन भने तर पहिला आउँदा त बोल्थिनौ लाटी जस्तै थियो नि नयाँ नयाँमा को बोल्छ त उल्टै प्रश्न गरी खुट्टा हल्लाउँदै तिम्रो घर पनि पाहाडतिर हो बेली हो यता कसरी कोसँग आयो त मेरो प्रश्नमा उसले दिएको बयान ऊ स्कुल पढ्न जान्थे चार कक्षामा पढ्थे पढ्न जाने नाम मात्रै सबै दिन जान पाउँथिन जाने दिन पनि बिहानै उठेर घाँस काट्न जानुपर्थ्यो घाँसको भारी बोकेर फर्केपछि भारी बिसाउने बित्तिकै खाएर स्कुल त गर्नु पर्थ्यो जसो पुग्दा पहिलो घन्टी लागिसकेको हुन्थ्यो साँझ पनि उसै गरी किताब कापीभित्र फाल्न साथ मकै भटमास चपाउँदै नाम्लो दतिया हँसिया बोकेर दगुर्नु पर्थ्यो त्यसमाथि खेतीपातीको काममा हिँड्नै पर्थ्यो आफू मुनिका भाइ बहिनीको घरालो गर्नुपर्थ्यो सहरमा मितेनीका दिदीहरूले काम पाइन्छ भने उनीहरूले पनि धेरै पढेका छैनन् धेरै नपढे पनि काम पानी रहेछ भनेर आएको आखिर पढेर पनि काम के र आफूसँग त्यहाँ पढे लेखेकाले सँगै त्यस्तै काम गर्ने बताए मितिनी दिदीले सहर लगेर काम लगाइदिन्छु भनेपछि हजुरआमाले रातो टेका लगाइदिएर विदा गरी पठाएकी भन्थे अनि कहाँ बस्छौ सेतो दरबार पछाडि मितिनी दिदीसँग हो उनीहरू रातिमा घर हुन्नन् क्यारे उनीहरूको रातिमा काम पर्छ मेरो दिनमा पैसा राम्रै कमाइन्छ त कमाइ त हुन्छ तर साउली लिन्छ नि यो लगा भनेर लुगा कपडा श्रृङ्गारको सामान ल्याएर दिन्छ पछि उल्टै कमाइबाट काट्छ हातमा चुरा बजाउँदै भन्छ बेली यी ग्राहकलाई चुरा बजेको मनपर्छ भनेर चुरा लगाउन लगाएको छ तर यो चुराको बजारमा भन्दा महँगो लियो मेरो कमाइबाट काट्यो कस्तो मोरो हामीलाई मारेर जसरी कमाएको उसरी नै जान्छ कुनै ऊ निर्धक्क कुरा गर्छ म सोध्छु यो कलिली बच्ची मेरी छोरी ठ्याक्कै यही उमेरकी छ स्कुल जाने बेला जुत्ताको लेस बाँधिदिनुपर्छ ड्रेस लगाइदिनुपर्छ ऊ बोलिरहँदा छोरी सम्झन्छु दुख्छ भित्र डर लाग्छ स्कुलबाट ऊ म बाटो हेर्छु आजकल बाटो त म बेलुको पनि हेर्छु उसको कुरा सुन्न साह्रै मनपर्छ बेली केही दिन आइन र पछि आई त्यो बेला दिनदिनै बाटो हेरेकी थिएँ साउनीको घरमा काम गर्न जानु पर्यो साउको खुट्टा भाँचिएर घरमा बसेको थियो उसलाई स्याहार्नु पर्यो ए साउ पनि साउनी नहुँदा साह्रै छिल्लिएको रहेछ साउनीको अगाडि मात्र हो म्याउ बिरालो ग्राहकले जसो जसो गर्छन् उसै उसै गर्छ साउले पनि घरमा एक्लै हुँदा त ऊ बोल्छे रोकेर प्रसङ्ग फेर्दै थाहा छ मितिनी दिदीलाई साउनीले निकालिदिए म उसलाई हेरी मात्र रहेछु ऊ बोल्दै गएकी छ टेर्न छोडिन अरे मितिनी दिदीले के गर्नु त जोसँग पनि जा भन्छ साउ म योसँग जान्न भन्दा लाते लात्ताले छातीमा हान्थ्यो त्यो ग्राहकले आफू एक्लै भनेर लगेर तिनजना साथी बोलाउँथ्यो अरे कसरी जाने त त्यस्तोसँग तिमी पनि जान्छौ म सोध्छु बेलीसँग म त जान्न म त दोकानको लागि मात्रै हो मलाई त्यस्तो काम पर्दैन अलिक सानै छु म लाज माने चाहिँ गर्छु केही बेर म बोल्छे बिचरी मितेनी दिदी उनको बाबा पनि छैनन् उनीहरूले हो कमाएर पठाउने तर के काम त पाइहाल्छन् नि तिमी पनि पठाउँछौ पैसा आमा के को नपठाउने हो पठाउँछु नि ऊ त्यहाँबाट गए अब ऊ पन्ध्र दिनमा आउँछ मनले पर्खिन्छ बाटो हेर्छ पन्ध्र दिन बित्यो बेली आइन बरु धेरै दिनमा बेलीको मितिनी दिदी आई यतिका दिन कहाँ गएकी थियो कहीँ होइन के भयो काम छोड्यौ लगेर बेली नकलीले कुरा लगाइसकेछ होस् त्यहाँभन्दा बाहिर नै फाइदा छ कति जुठो भाँडो उठाइरहनेर बुट खाने बेलीको खबर सोध्छु खुबै लभ गर्ने भयो कि त्यो पनि साउनीको भाइसँग फकाएर रिसोर्टमा लगेछ चारजना थिए अरे रातभरि रक्सी खाएर लुट्नु लुटेछ मरि भनेर छोडेर भागेछन् बाँच्न त बाँची पुलिसको हातमा परी मेरो भाइको नाम किन पुलिससँग लिस भनेर कम पिटिन साउनीले बेलीले पुलिसलाई सबै कुरा भनिन्छ हामीलाई समेत दुःख दिइरहेछ पुलिसले अहिले बेली अझै आइन एक दिन पछि फेरि बेलीको मितेनी दिदी नै आई नक्कलीको दशा लागेको नि झन्डै ज्यान गएन डाक्टर नजाने रहेछ फालेको निखारी दिएनछ पछि अस्पताल नै भर्ना गर्नु पर्यो ज्यान बच्यो धन्न मेरो शरीर सिरिङ्ग भयो भर्खर एउटी ग्राहकको कपाल काटिसकेर पत्रिका हेरेर बस्दै थिएँ कोही आएजै माने अर्को ग्राहक बेलीभित्र पछि साह्रै खुसी लाग्यो बेली तिमी कहाँ हरायो कि कहाँ हराउनु नि अलि लाज मान्छे बिरामी थियो अरे नि हो हो के भएको थियो दिदी पनि थाहा नपाए चाहिँ गर्नुहुन्छ मितिनी दिदीले भनिनन् र निर्धक्क छेउ झन्डै ज्यान गएन भन्थिन् त तिम्रो मितेनी दिदी त भनिहालिन् नि उनीहरूले गर्दा त हो सबै भएको आफ्नो ग्राहक कहाँ पनि उनीले पठाएको त्यो नजाने डाक्टर कहाँ पनि उनीले लगेको पहिला मेरो गरेको हो राम्रो छ भन्थिन् मोरो सिकारु रहेछ नि दुखाउनु पनि साह्रै दुखाउने म हलमलमा पर्छु म भन्छु बेली होस् गर है अकालमा ज्यान जाला मलाई थाहा भएको भए राम्रो जाने डाक्टर कहाँ लगिदिन्थे नि बरु पहिला नै किन नभन्नुभएको त ल अब पछि पछि गर्नु पऱ्यो भनौँला तर अब त सबै जानिसकेँ दिदी त्यस्तो हुन्न तिन महिना सुई लगाएको छु ढुक्क छु बरु दिदी हामी जस्तोलाई खोज्ने कोही भेटियो भने भन्नु होला है कमाई बाँडुला नि दिदी बहिनीले म भर्खर गाउँबाट आएकी बेली सम्झन्छु जामा लागेकी बच्ची बेली आँखी बाउ निकाल्दा दुखेर उफ्रने बेली म स्कुल गएको मेरी छोरी सम्झन्छु आज छोरी भेट्न मन निकै अतालिएको छ श्रुति सम्वेगमा अहिले हामीले सुनेको कथाको शीर्षक थियो बेली निलम निहारिकाको बेली कथा संग्रहबाट आज हामीले आजको श्रुति सम्वेगमा कथा जेल मान्छे उखुबारी र बेली सुन्यौं यिनै कथाको वाचन सँगसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ विदा हुनुअघि हाम्रो ठेगाना कार्यक्रम Shruti Sambeg Ujyaalo ninety network post box number छ चार छ नौ काठमाडौँ यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना S H R U T I Shruti at U N N dot com dot NP हवस् त अर्को साता मिलन तिमिल सेनाको पुस्तक मिलनको बकपत्रका निबन्धहरूको वाचन लिएर आउनेछौँ त्यसअघि शुक्रबारको श्रृङ्खलामा जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्राको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजित पालिकेसँगै सहकर्मी मण्टेश्वरी राजभण्डारी र म प्रस्तोता अच्युत घिमिरे विदा चाहन्छौ शुभरात्री